नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझमा प्रविधि कक्षका आत्मीय मित्र विष्णु अनि म छु तपाईँकै लोक भाकाको मित्र रामु आचार्य सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरज अनि यो कार्यक्रम अर्पण शुभ साँझ हरेक दिन साँझ सात बजेपछि करिब साढे सात बजेसम्मको समय हामी लिएर आउने गर्दछौँ र यो समयमा तपाईँलाई शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा नम्बर मार्फत हामीले स्वागत गर्ने गर्दछौँ विश्वको जुनसुकै कुनामा रहेर पनि W W dot radio Arpan dot com dot NP मार्फत तपाईँ यो आवाज प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ यति बेला कार्यक्रममा सहभागी कृतज्ञता जनाउनका लागि कोही मित्र आइसक्नु भएको छ भन्ने इसारा मैले पाइरहेको छु उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार नमस्ते दादा कहाँबाट को बोल्दै हुनुहुन्छ गाईघाटबाट सन्जु के छ सन्जुको खबर ठिक छ दादा तपाईँको मेरो पनि एकदम ठिक छ अनि गाईघाटतिर कतिको पानी परिरहेको छ पानी खसी परिदिन पर्न पर्न लाहा पर्न पर्न मात्र आँटा छ है अनि आजको दिन के गरेर बिताउनु भयो सन्जुले यत्तिकै बसेर घरमै बसेको आज त बसी बसाउमै बित्यो आजको दिन कार्यक्रम सुन्दै बस्दै कसलाई सम्झने आज हजुरलाई धन्यवाद विष्णु दादालाई राज दादालाई प्रतिशा दिदीलाई मेरो बाबा मम्मी ठुलो बाबा मेरो दिदी बहिनी शान्तिको लागि निशाको लागि साथी बिनाको लागि अनि सागर सुशील मलाई भनेर नचिने सम्पूर्णका लागि सन्जुजी आउँदै होला अहिले पनि सुटिन्छ नमस्कार गाईघाटबाट सन्जु आउनु भएको थियो सम्पूर्णको लागि सम्झना अगाडि बढाएर विदा भइसक्नु भएको छ र यो क्रममा फेरि पनि कोही मित्र हुनुहुन्छ भन्ने इसारा मैले पाइरहेको छु उहाँसँगै कुराकानी गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ मकवानपुरबाट के भन्नुभयो तपाईँको आवाज मैले फेरि पनि राम्रोसँग सुन्न सकिनँ मोक्तान मात्रै सुने अगाडिको नाम मैले सुन्न पाइनँ कृपया एकपटक भनिदिनु मोक्तान मात्रै सुने त्योभन्दा अगाडि सुन्न पाइनँ एकपटक फेरि भनिदिनु होला मोक्तानजी मैले अझै पनि नाम चाहिँ बुझ्न सकिनँ है माफी चाहन्छु रिदिका माया मोक्तान हजुर रिदिका मायाजीले के गर्नुहुन्छ खेतीपातीको काम भइरहेछ है अनि के गर्न मनपर्छ तपाईँलाई खाली समयमा काम मात्रै गर्नुहुन्छ है खाली समय पनि कामै गर्न मन लाग्छ पढ्न मन लाग्छ हुन्छ कसलाई सम्झने आज सर्वप्रथम तपाईँ हजुरलाई धन्यवाद मम्मी ड्याडी मेरो बहिनीहरू तारा रुथा आर्धनाहरू आशा अनि साथीहरू भन्नुपर्दा पार्वती अमिषा रिता दिपा शर्मिला सरिता मलाई अनि मामाहरू कोराङमा हुने मामाहरू इसुफ जोन बालकुमार अनि अनि दृष्टि भान्जीलाई अनि मलाई रेबीको माया भन्ने चिन्ने नचिन्ने सम्पूर्णलाई दादा हुन्छ आउँदै गर्नुहोला अहिले फेरि छुट्टिन्छ नमस्कार नमस्कार मकवानपुरबाट रिदिका माया मोक्तान आउनुभएको थियो उहाँसँग पनि कुराकानी भइसकेको छ फेरि कोही मित्र हुनुहुन्छ भने इसारा उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकदेखि आर्जिना लामा के गर्नुहुन्छ नि आर्जिनाजीले नम्बरमा मेरो कुमार मामालाई अनि मेरो बुवा मम्मीलाई अनि मेरो भाइ दिपेन्द्र बहिनी सुशीला अनि नचिनी नचिनी सम्पूर्णलाई जी आउँदै गर्नुहोला भने छुट्टिन्छ नमस्कार नमस्ते खोराकबाट आर्जिना लामा आउनुभएको थियो र उहाँसँग पनि कुराकानी भइसकेको छ यति बेला पनि भाका अगाडि बजा बढाउने बेला भएको छ पृष्ठभूमिमा यो भाका गुन्जिरहेको छ यो भाका तपाईँका लागि भाषुमा जलासको नासको गाँसको नासको माया जिन्दगीको जहाँ जित्ने आशा थियो जुनी काट्ने कसैसँग मेरो चोखो बाचा थियो बाचे जसको निम्ति उसकै मन मारेर गयो चट्याङ परि मुटु चुँडी लगेसरी भयो फर्किएर जाने मायालाई सम्झिएर रोएका कुराहरू यस भाकामा हुँदै थियो सुनकै शिरफुल लाउने मायाले केही समय अगाडि बजारमा आएको भाका हो र त्यति बेला पनि लोक साङ्गीतिक बजारमा एउटा राम्रो छाप पार्न सफल भाका रहेको थियो क्यासेट एल्बम जाल बुनिएको साइड बीमा सजिएको यस भाकामा आवाज रहेको थियो अन्जु थापा देवी घरती अनि राजु परियारको हामीले तपाईँको लागि अगाडि बढायौँ कार्यक्रम अर्पण शुभ साँझको यो सन्ध्याकालीन बसाइमा रहेर हामीले तपाईँसँगै कुराकानी गरिरहेका छौँ तपाईँ दिनभर व्यस्त रहनुहुन्छ र त्यो थकान मेटाउनका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै रहनुहुन्छ र कार्यक्रममा बज्ने भाका मार्फत आफूलाई आनन्दित महसुस गर्नुहुन्छ यति बेला कोही मित्र हुनुहुन्छ भन्ने इसारा मैले पाएको छु उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ होला हजुर मकवानपुर खैराङबाट गणेश खाँड सर गणेशजी हजुर निकै लामो समयपछि तपाईँसँग कुराकानी भयो आज है हजुर सर त्यस्तै परेछ <laughs> एक वर्षै करिब करिब भयो क्या र गणेशजीसँग कुराकानी गर्न नपाएको बोल्न नपाएको अनि कता हराउनु भएको थियो घरतिर जस्तै भन्नु पऱ्यो सर घरतिर जस्तै है अनि खैराङतिरको खबर के छ खैरानतिर त ठिकै छ सर यसो घरतिर हो अब कोदो रोप्ने चल्या छ धान रोप्नु चल्या छ हुन्छ आफ्नो पेसा अगाडि बढाउनै पर्छ होइन गणेशजी हजुर कसलाई सम्झने आज आज भन्नुपर्दा सर्वप्रथम हजुरलाई नै सरलाई नै धन्यवाद अर्पण एफएम होल युनिट परिवार लगायत मलाई गणेश खाँड भनेर सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु गणेशजी आइरहनु होला माया नमार्नु होला अहिलेलाई भने छुट्टिन्छ नमस्कार गणेश खाँड आउनुभएको थियो मकवानपुर खैराङबाट सम्पूर्ण साथीहरूको लागि सम्झना अगाडि बढाइसक्नु भएको छ कोही मित्र फेरि पनि हुनुहुन्छ यो क्रममा हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ निमेशजीको खबर के छ सुनाउनुहोस् एकदम ठिक छ है मेरो पनि एकदमै ठिक छ निमेशजी आजको दिन कसरी बित्यो निमेशजीको आज बसेरै बित्यो हजुर मकवानपुरतिर कतिको पानी परिरहेछ यो बेलामा पानी भर्खर परेर दादा हल्का अहिले छैन दादा पानीले खेतीपातीलाई राम्रै गरिरह होला होइन र हजुर क कसलाई सम्झने आज फर्स्ट अफ अल हजुरलाई धन्यवाद प्राविधिक दादालाई अनि अर्पण होलिनेलाई अनि मेरो घर परिवार लगायत मलाई निमेशजी आइरहनु होला अहिले भने छुट्टिन्छ नमस्कार निमेश थिङ आउनुभएको थियो म मकवानपुरबाट सम्पूर्ण साथीहरूको लागि सम्झना अगाडि बढाइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ भन्ने इसारा हजुर नमस्कार हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँको आवाज मैले सुन्न सकिनँ सम्पर्कमा हुनुहुन्थ्यो सम्पर्कबाट टाढिसक्नु भएको छ तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघाजमा कार्यक्रम अर्पण शुभसाज साँझ सुनिरहनु भएको छ कार्यक्रम अर्पण शुभ हरेक नवीन श्रृङ्खलाहरूका साथमा हरेक दिन साँझ सात बजेपछि करिब साढे सात बजीसम्मको समय लिएर हामी उपस्थित हुने गर्दछौँ यो समयमा तपाईँलाई नै स्वागत गर्ने गर्दछौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिस दुईवटा नम्बर खुल्ला छ कोही मित्र हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ परेवाकोटदेखि दिनेश परेवाकोटदेखि दिनेश हजुर दिनेशजीको खबर सुनाउनुहोस् के छ हजुर एकदमै ठिकठाक छ दादा एकदमै ठिक छ है हजुर अनि परेवाकोटतिर उन्नति प्रगति के के भए परिवर्तनका कुराहरू यस्तै हो दादा के अरे के अरे अहिले कोदो रोप्ने त्यसै धान रोप्ने भइराखेको छ अब खेतीबालीकै काम अगाडि बढिरहेछ है हजुर कसलाई सम्झन चाहनुहुन्छ आज सर्वप्रथम हजुरलाई धन्यवाद अनि प्रविधि दाईलाई अनि त्यसपछि अनि मेरो घर परिवारलाई र अनि मलाई ज जसले चिन्नुहुन्छ त्यो नचिनी चिन्ने र नचिनी सम्पूर्णलाई दिनेशजी आइरहनु होला अहिले पनि छुट्टिन्छु नमस्कार नमस्ते दिनेश आउनु भएको थियो परिवारकोबाट साथीहरूको लागि सम्झना अगाडि बढाइसक्नुभयो फेरि पनि अर्को भाका पृष्ठभूमिमा गुन्जिसकेको छ यो भाका तपाईँका लागि त्यतै फुल्यो काँस छँदासम्म सास भेटुनी लाग्दो रहेछ हास यो भाकाले यही थियो विष्णुमाझी अनि रामजी खाँडको सुमधुर आवाज हामीले प्रस्तुत गऱ्यौँ कार्यक्रम अर्पण शुभ साँझको यो सन्ध्याकालीन बसाइमा र यति बेला कार्यक्रममा कोही मित्र हुनुहुन्छ भने इसारा मैले पाइरहेको छु उहाँसँग कुराकानी गर्नपट्टि लागौँ यति बेला भने हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ सुशीला भुजेल के गर्नुहुन्छ सुशीलाजीले क कसलाई सम्झने आज ए हजुरलाई अनि अर्पण सुनेर बस्ने सम्पूर्ण साथी मेरो यहाँ शर्मिला साथीले सुनिरहेको छ हुन्छ सुशीलाजी आइरहनु होला है छुट्टिन्छ नमस्कार सुशीला भुजिला आउनु भएको थियो तनहु देउरालीबाट आफ्नो सम्पूर्ण साथीहरूको लागि सम्झना अगाडि बढाउनु भयो कार्यक्रम अर्पण शुभ साँझमा यति बेला फेरि पनि कोही मित्र हुनुहुन्छ भन्ने इसारा उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँको आवाज मैले सुन्न सकिनँ कहाँबाट को बोल्दै हुनुहुन्छ कहाँबाट को बोल्दै हुनुहुन्छ माफी चाहन्छु तपाईँको आवाज मैले सुन्न सकिनँ कोही मित्र फेरि पनि हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकदेखि तपाईँको आवाज पनि मैले सुन्न सकिनँ माफी चाहन्छु अनिसा तामाङ अमिसा भन्नुभयो अमिषाजी आवाज एकदमै सानो आइरहेको छ है क कसलाई सम्झने आज क कसलाई सम्झने आज अमिसा तमाङ हुनुहुन्थ्यो उहाँको आवाज आउँदा आउँदै फेरि बन्द भयो कोही मित्र फेरि पनि हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ मकवानपुरबाट सुनिता थिङ के गर्नुहुन्छ सुनिताजीले बसी बसमै हो पढ्ने लेख्ने गर्नुहुन्न पढ्ने लेख्ने गर्नुहुन्न कतिमा पढ्नुहुन्छ सेभेनमा पढ्दै हुनुहुन्छ हुन्छ राम्रोसँग पढ्नु होला तपाईँलाई शुभकामना क कसलाई सम्झने धन्यवाद अनि मेरो साथीहरूलाई अनि मेरो घर पुऱ्याएर मलाई सुनिताजी आइरहनु होला अहिले भने छुट्टिन्छ नमस्कार सुनिता थिङ आउनुभएको थियो म कनपुरबाट र आजका लागि कार्यक्रमको हामी निकै अन्त्यमा पनि छौँ जम्मी नौजना साथीहरू आउनुभयो कार्यक्रममा गाईघाटबाट सन्जो आउनुभएको थियो मकवानपुरबाट रिदिका माया मोक्तान आउनुभएको थियो खोराकबाट आर्जिना लामा आउनुभएको थियो मकवानपुर खैराङबाट गणेश खाँडा आउनुभएको थियो मकवानपुरबाट निमेश थिङ परेवाकोटबाट दिनेश त्यस्तै तनहुबाट सुशीला भुजेल कोराकबाट अमिसा तमाङ र अन्त्यमा मकवानपुरबाट सुनिता थिङ आउनुभएको थियो जति पनि साथीहरू कार्यक्रममा आउनुभयो अनि आउने प्रयास गर्नुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ भोलि फेरि कार्यक्रम अर्पण शुभ साँझको अर्को वसाईमा तपाईँ हाम्रो भेट हुने नै छ यतिन्जेलसम्म प्रविधिबाट सघाउने आत्मीय मित्र विष्णुलाई पनि धन्यवाद अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्सको कार्यक्रम अर्पण शुभ साँझबाट रामु आचार्य पनि बिदा हुन्छु नमस्कार खाँदा न्याउली जुरायो साइलो दैका कहाँ गयो पानी खाँदा न्याउली जुरायो न्याउली रुँदै के भन्छ आधा सन्छ आधा बिसन्छ न्याउली रुँदै के भन्छ आधा सन्छ आधा बिसन्छ साइलो दही कहाँ गयो पानी खाँदा न्याउली जुरायो हिउँदै लाग्ने मङ्सिर महिना वर्षै लाग्ने जेठ कदम डाली फुलिसक्यो कहिले होला भेट पँधेरामा धुलो उड्यो मुलको पानी सुक्दा साइला दाइकै झल्को लाग्छ गाउँमा कुकुर भुक्दा ल्याउले रुँदै के भन्छ फर्क ए दाई फर्क अब त ल्याउले रुँदै के भन्छ फर्क ए दाई फर्क अब त साइलो दाई गयो पानी खाँदा न्याउली जुरायो साइलो दाई गयो पानी खाँदा न्याउली जुरायो